यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज खनाल सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू सुनको मूल्यमा गिरावट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 सोमबार तेत्तिस सय रुपियाँ घटेर तोलाको बाहन्न हजार पाँच सय रुपियाँमा कारोबार भएको सुन आज झन् घटेर उनपचास हजार पाँच सय रुपियाँमा झरेको छ लगातार भाउ घटेपछि सुनको कारोबार प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ग्राहकले अझै भाउ घट्ने आशामा सुन किनेका छैनन् भने व्यापारीहरू भाव बढ्ने आशामा बसिरहेका छन् वैशाख महिना लाग्ने बित्तिकै भाउ घटेकाले बिहेको लगनका बेला घाटा गर्नु परेको व्यवसायहरूको गुनासो छ अन्तर्राष्ट्रिय भाव घटबड भइरहेकाले तत्काल स्थिति कस्तो हुन्छ भन्न नसकिने सुन व्यवसायी तेजरत्न साकेले बताउनुभयो आज अन्तर्राष्ट्रिय बजारमा भावमा उतार चढाव देखिएको छ बिहान प्रति अंश तेह्र सय सत्ताइस डलरमा झरेको भाव सामान्य सुधार हुँदै दिउँसो तेह्र सय पैँसठी डलर पुगेको छ पछिल्लो मूल्य अनुसार नेपाली बजारमा भाव कायम गरिएको हो साइप्रसको आर्थिक सङ्कटका कारण त्यहाँको सरकारले ठूलो परिमाणमा सुन बिक्री गर्न लागेको विषयलाई सुनको भाव घट्नुको मुख्य कारण भनिए पनि व्यवसायहरू त्यो मान्न तयार छैनन् साइप्रसले चालिस करोड युरो बराबरको दस टन जति सुन बिक्री गर्न लागेको र विश्व बजारका लागि त्यो ठूलो परिमाण नभएकाले भाव घटाउनुको सट्टा बजारीहरूले हात हुन सक्ने साकेको भनाइ छ अहिले भाव घटाएर बिक्री गर्ने र पछि बजारबाट सबै सुन किनेर अभावग्राही भाव बढाउने व्यापारीहरूको प्रविधि यसअघि पनि देखिएकाले अहिले पनि त्यस्तै भएको नसक्ने उहाँको अनुमान छ डलर र सेयर बजारको स्थिति त्यति बलियो नभएको अवस्थामा सुनको भाव लगातार घट्नु अस्वाभाविक देखिएको व्यवसायहरूले बताएका छन् यस्तै बजारमा चाँदीको भाव पनि निकै घटेको छ एकै दिन तोलामा सैतिस रुपियाँ घटेर चाँदी आज तोलाको आठ सय अन्ठानब्बे रुपियाँमा किनबेच भएको छ नारायणगढ मुगिन सडक खण्ड अन्तर्गत चितवनको जलबिरेमा सडक माथिबाट खसेको ढुङ्गा लागेर कारमा सवार एकजनाको मृत्यु भएको छ तीनजना घाइते भएका छन् गुडिरहेको बा एकिय आठ आठ सात नम्बरको पर्यटक गाडीमा ढुङ्गा लागेर पर्यटक गाइड सिन्धुपाल्चोकका सन्तोष तामाङको मृत्यु भएको हो दुर्घटनामा घाइते भएका दुईजना क्यानेडियन पर्यटक र गाडी चालक भरत को भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी चितवनले जनाएको छ काठमाडौँबाट चितवन पुगेर पोखराको लागि छुटिएको गाडीमा सडक माथिबाट खसेको ढुङ्गा लागेको थियो यसैबीच नवलप्रासीमा ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु भएको छ जिल्लाको बडरा दौलिया गाविस नम्बर चारमा रहेको राम दरत सहनीको खेतमा गाउँ काट्ने क्रममा मे एक त एक्काइस एघार नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा गेर्मी गाविस साथ बस्ने चौबिस वर्षीय काशीनाथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलप्रासीले जानकारी दिएको छ नकली भारतीय नोट सहित प्रहरीले दुई पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ नेपाल प्रहरीको विशेष ब्युरोले पाकिस्तान एयरलाइन्सबाट काठमाडौँ आएका दुईजनालाई सत्तालिस लाख नकली भारतीय रुपियाँसहित पक्राउ गरेको हो पक्राउ परेकामा एकजना महिला र एक युवक छन् उनीहरू आमा छोरा भएको बुझिएको छ चुनावको तयारी र पार्टीको आन्तरिक एजेन्डामा छलफल गर्न नेकपा एमाले पोलिट ब्युरो बैठक अहिले बसिरहेको छ पार्टी कार्यालय बल्कुमा जारी बैठकमा यसअघिको बैठकले तय गरेका नौवटा एजेन्डामा छलफल केन्द्रित छ यसअघिको बैठकले चुनाव केन्द्रित एजेन्डा तय गरे पनि अन्तिम निष्कर्षमा नपुगेकाले आजबाट थप छलफल भएको हो बैठकमा आन्तरिक पदपूर्ति कार्यविभाजन पार्टीमा फर्कन चाहने र प्रवेश गर्न इच्छुकका लागि दिने स्थान लगायतका समग्र विषयमा छलफल हुनेछ केही दिनपछि केन्द्रीय समिति बैठक पनि बोलाएकाले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेन्डा समेत निर्णय पोलिट ब्युरो बैठकले तय गर्नेछ नेकपा माओवादीको जारी केन्द्रीय समितिको बैठकमा आज पार्टीले सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल गर्ने भएको छ सोमबारको बैठकमा केन्द्रीय समिति विस्तार गरेको माओवादीले आज सरकार विरुद्ध गर्ने आन्दोलनका बारेमा छलफल गर्ने भएको हो साथै बैठकमा केन्द्रीय नेताहरूको विभाजन सरकार विरोधी आन्दोलन र पार्टीको सुदृढीकरण लगायतका विषयमा छलफल हुने प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो नेकपा माओवादी सरकार विरुद्ध साना दललाई लिएर केही समयदेखि आन्दोलनमा छ सोमबारको बैठकमा नेकपा माओवादीले अन्य पार्टीबाट प्रवेश गरेकाहरू जनजाति महिला वरिष्ठता लगायतका सहभाग सहभागी गराई जम्ब केन्द्रीय समिति विस्तार गरेको छ एक सय वैकल्पिक र एकाउन्न पूर्णकालीन केन्द्रीय सदस्यमा चयन गरेको छ यसको आधिकारिक घोषणा भोलि हुनेछ रौतड मा आगलागी प्रभावित बस्तीमा झाडापखलाको प्रकोप देखिन थालेको छ बस बेटी झिङ्गडिया र रघुनाथपुर गाविसको आगलागी प्रभावित बस्तीमा झाडापखलाको प्रकोप देखिएको हो बस बेटी झिङ्गडिया वडा नम्बर आठका इसा मोहम्मदकी पत्नी सदरुल नेसा झाडापखलाबाट बिरामी परेपछि छिमेकीको घरमा राखेर सलाइन लगाइएको छ रौतडका प्रहरी प्रमुख गोविन्द राम परियारले बारे जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराएर स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको बताउनुभयो हावाहुरी अझै पनि चलिरहेको र पानी प्रदूषित भएकाले स्थानीय बासिन्दाले स्वच्छ पानी पिउन पाएका छैनन् दुई गाविसमा शनिबार भएको भीषण आगलागीमा एक घर जरेका छन् बन्दका कारण पश्चिम तराईका बाँके दाङ बर्दिया कैलाली र कञ्चनपुरमा गाडी चल्न सकेका छैनन् ललितपुरको एक घरमा कमलरी राखेकी दाङकी सिर्जना चौधरीको गएको चैत्र चौध गते हत्या गरेको भन्दै संलग्नमाथि कारवाहीको माग गर्दै थारू संघ संस्था र आदिवासी जनजाति महासङ्घले बन्दको आह्वान गरेका हुन् पूर्वी चितवनको खैरहनीमा निर्माण गरेको प्रहरी ब्यारेक तथा प्रहरी बेट इलाका प्रहरी कार्यालय खैरहनीलाई हस्तान्तरण गरिएको छ भवन निर्माण समितिका अध्यक्षले प्रमुख जिल्लाधिकारी र प्रमुख जिल्लाधिकारीबाट इलाका प्रहरी कार्यालय खैरहनीलाई हस्तान्तरण गरिएको हो आज आयोजित एक कार्यक्रमका बीच भवन निर्माण समितिका अध्यक्ष केशव पाठकले प्रमुख जिल्लाधिकारी हिमनाथ दवाडीलाई र प्रमुख जिल्लाधिकारी दवाडीले इलाका प्रहरी कार्यालय खैरनीका नयाँ प्रहरी प्रमुख प्रहरी निरीक्षक रमेश पण्डितलाई प्रहरी ब्यारेक तथा प्रहरी बेठ हस्तान्तरण गर्नुभएको थियो हस्तान्तरण कार्यक्रममा आर्थिक तथा कार्य प्रगति विवरण प्रस्तुत गर्दै भवन निर्माण समितिका सदस्य सचिव तथा प्रहरी निरीक्षक माधवराज खरेलले करिब दस लाखको लागतमा प्रहरी ब्यारेक निर्माण गरिएको जानकारी दिनुभयो विभिन्न व्यक्तिबाट प्राप्त करिब साढे छ लाख तथा तीन लाख भन्दा बढीका बराबरको जिन्सी सहयोगमा भवन निर्माण गरिएको खरेलले बताउनुभयो कार्यक्रममा स्वागत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 भन्दै सरकारले उनीहरूलाई विशेष व्यक्तिको मान्यता दिँदै सुविधा दिन लागेको हो त्यसका लागि सरकारले उचाइ निर्धारण गरेको छ तीन फिट छ इन्च भन्दा कम उचाइ भएका वयस्क मानिसलाई विशेष व्यक्तिको मान्यता सहित पेन्सन दिनेछ यसका लागि मान्यता प्राप्त चिकित्सकले उचाइ प्रमाणित गरेपछि कागजात पेश गर्नुपर्नेछ यस्तै अपाङ्गता भएका आठ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि उनीहरूको स्थितिका आधारमा पेन्सन दिने भारतीय सञ्चार माध्यमले जनाएका छन् उता अमेरिकाको बोस्टन सहरमा बम विस्फोट हुँदा तीनजनाको ज्यान गएको छ एक सय भन्दा बढी घाइते भएका छन् घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ घटना बोस्टन म्याराथन टुङ्ग्याउने क्षेत्रमा भएको प्रहरले जनाएको छ फेडरल ब्युरो अफ इन्भेस्टिगेसनले घटना आतंकवादीले गराएको हुन सक्ने आशंका गरेको छ दुईवटा खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेलहरू हुँदैछन् पहिलो खेलमा किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स तथा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ पहिलो खेल अपरान्ह सभा चार बजे तथा दोस्रो खेल बेलुका सभा आठ बजेपछि सुरु हुनेछ गैराती सम्पन्न खेलमा पुणे वारियर्सले चेन्नई सुपर किङ्सलाई चौबिस रनले पराजित गरेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक सुनको मूल्यमा गिरावट आउने क्रम जारी आज फेरि तीन हजारले घट्यो चितवनको जलबिरेमा सड़क माथिबाट खसेको ढुङ्गा लागेर कारमा सवार एकजनाको मृत्यु चुनावको तयारी र पार्टीको आन्तरिक एजेन्डामा एमाले पूर्वीर बैठकमा छलफल जारी सरकार विरुद्ध गर्ने आन्दोलनका विषयमा नेकपा माओवादी केन्द्रीय समितिमा छलफल हुँदै भारतको राजस्थानमा होचा व्यक्तिलाई पेन्सनको व्यवस्था गर्ने सरकारको तयारी अमेरिकाको बोस्टन सहरमा भएको बम विस्फोटमा तीनजनाको ज्यान गयो र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पन्जाब र कोलकाता तथा बेङ्गलोर र दिल्ली भिड्दै अवस्था अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचार सकियो ध्रुवराज विदा भई नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Sai vision photo and video house Ratnanagar एक Bakulahar proprietor Ram Shrestha mobile number अन्ठानब्बे चार एकाउन्न त्रिचालिस सात शून्य शून्य वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ साझा एग्रोबेट रत्नगर एक प्रोपाइटर सञ्जीव खनाल मोबाइल अन्ठानब्बे चार पचास उनपचास तिन सय पन्ध्र नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष ऋषिराम अर्याल सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय तेत्तिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शङ्कर इलेक्ट्रोनिक्स प्रोप्राइटर शङ्कर श्रेष्ठ खैरहने चार पर्सा नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Sapkota fancy stores proprietor Rajan Sapkota mobile अन्ठानब्बे चार एकाउन्न बत्तिस चार सय एक्काइस नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष हरिशरण पाठक एवं सर्वज्ञ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार रत्नगर दुई चितवन फोन शून्य छपन्न पाँच त्रिसठी दुई सय पैँसठी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Sharma mobile Saura chowk proprietor Buddhiram Sharma phone पाँच साठी चार पचहत्तर नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शिव मोबाइल सेन्टर रत्नगर दुई टाढी रिचार्ज कार्डको होलसेल विक्रेता नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्री डिजिटल ओल्ड रत्नगर दुई प्रोप्राइटर एमन भुसाल फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पैँतालिस नौ सय उनासी नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण सेयर सदस्य उपभोक्ता कर्मचारी वर्ग एवं सरकारवाला शुभेच्छिक व्यक्ति तथा सङ्घ संस्थाहरूमा नयाँ वर्षले नयाँ जोस जाँगर र उमङ्ग पैदा भई सफलताको बाटोमा अगाडि बढ्न हौसला मिलोस् सुख शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ अध्यक्ष शिवकान्त पौडेल एवं श्री हरिहर दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड रत्नगर आठ चितवन परिवार नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Shri Krishna mobile and electronics proprietor Krishna Bahadur Shrestha Khairahani चार पर्सा प्रिय हृदयको मुटु मेरो लागि तिमी प्रिय नै छौ विगतमा जसरी नै मायालु नै छौ तर तर तिम्रो लागि भने सायद सम्झना घृणा र तिरस्कारको पात्र भएको छु थाहा छैन थाहा छैन मेरो पवित्र र निश्चल प्रेमको बदलामा तिमी किन र कसरी पत्थर भयौ तिमी किन त्यसरी परिवर्तन भयो आखिर आखिर किन गल्ती भएको थियो र म बाटो आखिर किन कमजोर भएको थियो र म बाटो कसले भन्छ प्रेम गर्नेहरूको लागि कुनै स्थान छैन भनेर चोखो प्रेम गरेर त हेर्नु चोखो प्रेम गरेर त हेर्नु प्रणयका पलहरूसँगै तपाईँकै प्रेम पत्रको साथमा कार्यक्रम प्रेम पल प्रेम पल प्रेम पल मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्जमा शनिबार राति बिबिसी नेपाली सेवापछि तपाईँको प्रेम पत्रहरूको साथमा कार्यक्रम प्रेम पल प्रेम पल प्रेम पल